बुलबुल एउटा इरानी चरा बुलबुल अभाव र विकटताले कति बसाइ सरिसके अभाव र विकटताले कति बसाइ सरिसके गाउँको माया हुँदाहुँदै धेरै बेसी झरिसके दायाँ बायाँ खोला बग्दा घरबारी सुक्खा रह्यो दायाँ बायाँ खोला बग्दा घरबारी सुक्खा रह्यो अन्न फल्ने फाँटका गरा घरै घरले भरिसके गाउँको माया हुँदाहुँदै धेरै बेसी झरिसके स्वतन्त्रता मिल्छ भनी निरङ्कुशता ढालिएको स्वतन्त्रता मिल्छ भनी निरङ्कुशता ढालिएको लोकतन्त्रमा अझ बढी बलात्कारमा परिसके गाउँको माया हुँदाहुँदै धेरै बेसी झरिसके कसो गरी धान्ने देशले यति धेरै सांसद मन्त्री कसो गरी धान्ने देशले यति धेरै सांसद मन्त्री अझै पनि पेन्सन खाने बन्दोबस्त गरिसके अभाव र विकटताले कति बसाई सरिसके गाउँको माया हुँदाहुँदै धेरै बेसी झरिसके लमजुङको चिती घर भई हाल युएई बस्दै आउनुभएका अर्जुन छेडाईको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेल मार्फत पठाउनुभएका गजलहरूको वाचन सँगसँगै सुमधुर नेपाली सांगीतिक गजलहरू सुनाउनेछु आजको बुलबुल सुरु गर्दैछु गुराँस जस्तै दलेर लाली गजलबाट सरोज सर्वहाराको शब्द हरिलम्सालको संगीत र निशान स्वरमा देख्छु उसको व्यवहारमा पनि घृणा देख्छु उसको व्यवहारमा पनि भाग्य मेटिँदै गएको छ निधारमा पनि म तिम्रो जितको लागि प्रार्थना गर्थे म तिम्रो जितको लागि प्रार्थना गर्थे तिमी खुसी थियौ मेरो हारमा पनि भाग्य मेटिँदै गएको छ निधारमा पनि तिमी आउने नआउने त निदो छैन तिमी आउने नआउने त निदो छैन तर साँच्चै मजा छ इन्तजारमा पनि भाग्य मेटिँदै गएको छ निधारमा पनि बाबा हौसला आमा काख दिन्छन् बाबा हौसला आमा काख दिन्छन् ऊ साँच्चै खुसी छ बेरोजगारमा पनि घृणा देख्छु उसको व्यवहारमा पनि भाग्य मेटिँदै गएको छ निधारमा पनि यो गजल बीएम पुष्कर भूषाल प्रिन्सको गजल हो मैले यसलाई वाचन गरे आज म धेरै नेपाली गजल सुनाउने तर्खरमा छु त्यसैले थोरै गजल वाचन गर्दै साङ्गीतिक गजलहरू सुनाउँछु अब हामीले सुन्ने गजलको पालो छ जति चले तीर सबै यही छातीले जति चले तीर सबै छातीले छेक्दै आए जति चले तीर सबै छातीले छेक्दै आए ए छातीले छेक्दै आए ए छातीले छेक्दै आए एउटा फुला टिप्न दाई एउटा फुल टिप्नलाई एउटा फुल टिप्नलाई सयौँ खाडा टेक्दै आए एउटा फुल टिप्नलाई सयौँ खाडा टेक्दै आए गति चले तिर सबै चले तिर सबै मन्दिरमा देउतालाई फुलले पूजा गरे जस्तै मन्दिरमा देउतालाई मन्दिरमा देउतालाई फुलले पूजा गरे जस्तै जहाँ तिम्रो तस्बिर देखे यहाँ दिल फेर आए जहाँ तिम्रो तस्वीर देखे यहाँ दिल फेर आए जति चले तीर सबै सदा बाटो कतै बिर्सिन्छु कि भनी मैले फर्कदा बाटो कतै बिर्सिन्छु कि भनी मैले फर्कदा यो बाटो कतै बिर्सिन्छु कि भनी मैले जहाँ जहाँ पुगे त्यहाँ पुगे त्यहाँ पुगे त्यहाँ तिम्रो नाम तिमीले देखाए जहाँ जहाँ पुगे त्यहाँ तिम्रो नामले देखाए जति चले तिर सबै बुलबुल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल भयो यसरी बिलिन सधैँका लागि ऊ भयो यसरी बिलिन सधैँका लागि जो गयो भनेर एकछिन सधैँका लागि फर्क ए परदेशी आफ्नै देश फर्क अब फर्क ए परदेशी आफ्नै देश फर्क अब प्रियसी र आमा भन्छन् सधैँका लागि जो गयो भनेर एकछिन सधैँका लागि नसोधी आइन् न गइन् नसोधिकनै नसोधी आइन् ऊ गइन् नसोधिकनै जाँदा दिल लगेर गइन् सधैँका लागि जो गयो भनेर एकछिन सधैँका लागि प्रेम र समर्पण के हो बुझाउन रामलाई प्रेम र समर्पण के हो बुझाउन रामलाई सीताले आगोमा जलिन् सधैँका लागि ऊ भयो यसरी बिरिन् सधैँका लागि जो गयो भनेर एकछिन सधैँका लागि ठेगाना नखुलाइएको श्याम लामाको गजल मैले वाचन गरे आज म थोरै गजल वाचन गर्दै धेरै साङ्गीतिक गजलहरू सुनाइरहेको छु यति बेला सुनसरी घर भए अहिले डेनमार्क बस्दै आउनुभएका रोशन खतिवडाको एउटा गजल वाचन गर्छु मैले जित्न अरू तिमीले हार्नै पर्ने के छ त्यस्तो मैले जित्न अरू तिमीले हार्नै पर्ने के छ त्यस्तो आफू बाँच्न अरूलाई मार्नै पर्ने के छ त्यस्तो ठूला महल बनाई बामा आश्रम पठाउँछन् ठूला महल बनाई बा आमा आश्रम पठाउँछन् बुढाबुढी घर बाहिर ओसार्नै पर्ने के छ त्यस्तो आफू बाँच्नहरूलाई मार्नै पर्ने के छ त्यस्तो रातो दिन रडाको रातो दिन कचकच छ जिन्दगी रातो दिन रडाको रातो दिन कचकच छ जिन्दगी यी जोइपैले मुन्टो बटार्नै पर्ने के छ त्यस्तो आफू बाँच्नहरूलाई मार्नै पर्ने के छ त्यस्तो यो सिंहदरबारको पाले पनि अचम्मको छ बिरलाले गरे झैँ बच्चा सार्नै पर्ने के छ त्यस्तो मैले जित्न अरू तिमीले हार्नै पर्ने के छ त्यस्तो आफू बाँच्न अरूलाई मार्नै पर्ने के छ त्यस्तो रोशन खत्रुडाको यो गजल सुन्यौं अब सांगीतिक गजलमा जाने फेरि किरण श्रेष्ठको संगीत रवि प्राञ्जलको शब्द र सजल न्यौपानेको स्वरमा किन खानु झुटो कसम खानु झुठो कसम फेरि तोड्ने भए फुल छोडी पत्थरसँग फुल छोडी पत्थरसँग मुटु जो गरिमा तिनी आमाको कुटाई स्याहार झैँ भयो जब बालकलाई घृणानी प्यार झैँ भयो सानैदेखिको साथी दुश्मनसँग मिल्यो विश्वयुद्धमा इटालीको व्यवहार चाहिँ भयो जब बालकलाई नै घृणानी प्यार झैँ भयो म मुस्कुराएँ उनले सहजै मुस्कान फर्काइन् म मुस्कुराएँ उनले सहजै मुस्कान फर्काइन् मुस्कानमाथि मुस्कानकै प्रहार झैँ भयो सौतेनी आमाको कुटाई स्याहार झैँ भयो जब बालकलाई घृणानी प्यार झैँ भयो इङ्ल्यान्ड हेलसिङ्की बस्दै आउनुभएका कोवलपुर बाँकेका प्रकाश पोखरेलको गजल मैले वाचन गरेँ अब अर्को एउटा गजल गोपीकृष्ण लामी छानेको छ ठेगाना लेखेर पठाउनु भएको छ भने कृपया ठेगाना पनि पठाउने गर्नुहोला चाहिन्न फुल टिप्दा काँडाहरू नआए रोचक हुँदैन जीवन बाधाहरू नआए भन्छौ नजिक नआऊ संसार जित्नलाई भन्छौ नजिक नआऊ संसार जित्नलाई कसरी महल बनाउँछौ इँटाहरू नआए रोचक हुँदैन जीवन बाधाहरू नआए लाग्नेछ कस्तो कस्तो सरकार छैन जस्तो लाग्नेछ कस्तो कस्तो सरकार छैन जस्तो हरदिन उखान मिश्रित टुक्काहरू नआए चाहिन्न फूल टिप्दा काँडाहरू नआए रोचक हुँदैन जीवन बाधाहरू नआए गोपीकृष्ण लामिछानेको यो गजल वाचनपछि अब हामीले सुन्ने अर्को गजल छ निशा देशारको स्वरमा शक्ति न म खोज्छ मसित भाइ आज ठुलो भयो झोली खोज्छ मसित भाइ आज ठुलो भयो पिउँथ्यो दुध बाछी बन्दै गाई आज ठुलो भयो माछा माछा भ्यागुत्वमा खेल्थ्यौँ हामी एउटै घरमा माछा माछो भ्यागुत्तोमा खेल्थ्यौँ हामी एउटै घरमा भाइ भाइ फुटे गवार लुटे दाई आज ठुलो भयो पिउँथ्यो दुध बाछी बन्दै गाई आज ठुलो भयो लोकतान्त्रिक छँदा छुट्टा छुट्टै बनायो प्रदेश दायराभित्र लोकतान्त्रिक छुट्टा छुट्टै बनायो प्रदेश दायराभित्र छेत्री बाहुन मगर राई आज ठूलो भयो जोडी खोज्छ मसित भाइ आज ठूलो भयो ढाका टोपी मखमल चोलो कहाँ गयो संस्कार हाम्रो ढाका टोपी मखमल चोलो कहाँ गयो संस्कार हाम्रो suit boot shirt pant tie आज ठूलो भयो जोडी खोज्छ मसित भाइ आज ठूलो भयो पिउँथ्यो दूध बाछी बन्दै गाई आज ठूलो भयो दाङको लमही घर भई अहिले दुवै बस्दै आउनुभएका अर्जुन घरती मगरको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ अब आजको बुलबुलको अन्तिम साङ्गीतिक कोशेली केशव पौडेलको स्वरमा देखिन्न आज भोलि बसाई पो बसाई पोसऱ्यौ कि भेटौ न भेटौ भन्ने भेटौ न भेटौ भन्ने दुधारमै पर्यो कि दोधारमै पर्यो कि देखिनु आज भोलि बसाई पो सर्यो कि भेटु न भेटु भन्ने भेटु न भेटु भन्ने दुधार पर्यो कि दोधार हाल तिम्रो छबा आफ्ना भरा पुछल्नु पर्छ मायाको मन्जिल भेट्न भरा पुछल्नु पर्छ देखेर भिर अगाडि त्यसै त्यसै डऱ्यो कि त्यसै त्यसै डऱ्यो अन्याय पो गर्यो कि अन्याय पो गर्यो कि लेकिन आज भोलि बसाइ पुग्यो कि भेटौँ न भेटौँ भन्ने भेटौँ न भेटौँ भन्ने दुधारले पर्यो सुमधुर नेपाली साङ्गीतिक गजलहरू र तपाईँले इमेलमा पठाउनुभएका गजलहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौँ जाँदा जाँदै गोलधाप हल्दीबारी एकका प्रकाशमणि खनालको गजल वाचन गर्दै शुभरात्रि भन्छु इष्टदेवको नाम गरी खुन छरिन्छ इष्टदेवको नाम गरी खुन छरिन्छ अनि आफै डकार्दै भुँडी भरिन्छ किन बिग्रिँदैछ खै हाम्रो संस्कार किन बिग्रिँदैछ खै हाम्रो संस्कार यसरी कसरी जीवन पार तरिन्छ इष्टदेवको नाम गरी खुन छरिन्छ मान्छे जन्मिन्छ शाकाहारी भएर मान्छे जन्मिन्छ शाकाहारी भएर पञ्चभौतिकतामा नै किन चरिन्छ इष्टदेवको नाम गरी खुन छरिन्छ स्वादे जिब्रोलाई जति घटाए पनि स्वादी जिब्रोलाई जति चटाए पनि मृत्युको मुखमा एक दिन परिन्छ इष्टदेवको नाम गरी खुन छरिन्छ जीवनको तनलाई पनि आजकल जीवनको तनलाई पनि आजकल भुँडीमा किन दाह संस्कार गरिन्छ इष्टदेवको नाम गरी खुन छरिन्छ अनि आफै डकार्दै भुँडी भारिन्छ एउटा इरानी चरा बुलबुल